भागवण्डाबारे देखिएको विवाद समाधानका लागि आज बसेको एकीकृत माओवादीको पदाधिकारी बैठक आज पनि विवाद समाधान गर्न असफल भएको छ पार्टी अध्यक्ष प्रचण्ड निवास लाचिमपाटमा बसेको पदाधिकारी बैठकमा पदीय भागवण्डाका विषयमा प्रचण्डले राख्नु भएको प्रस्तावमा छलफल भए पनि टुङ्गो लाग्न नसकेको ए माओवादी नेताहरूले बताएका छन् यस्तै बैठकमा पार्टी उपाध्यक्ष बाबुराम भट्टराईले पदबाट दिएको राजीनामाका विषयमा पनि छलफल भएको छ भट्टराईलाई पदमै यथावत राख्नका लागि पहल स्वरूप बैठकमा छलफल भएको बुझिएको छ प्रचण्डले पार्टीभित्रको विवाद हल गर्नका लागि अपनाउन सकिने उपायका विषयमा पदाधिकारीहरूसँग सुझाव लिनु भएको थियो प्रचण्डले भट्टराईसँग विवाद मिलाउनका लागि टेलिफोन वार्ता गर्नुभएको स्रोतले बताएको छ पार्टीभित्र देखिएको विचलनले अप्ठ्यारोमा परिरहेका बेला उपाध्यक्ष बाबुराम भट्टराईले पदबाट राजीनामा दिएपछि थप संकट देखिएको छ विवाद हल हुने भन्दा थप चर्किँदै गएको अध्यक्ष प्रचण्ड पनि हताशको मानसिकतामा देख्नु भएको छ संविधान सभाको निर्वाचन बहिष्कार गर्ने घोषणा गरेको मोहन वैद्य नेतृत्वको नेकपा माओवादीको केन्द्रीय समिति बैठक आज पनि जारी रहेको छ आज बिहानैबाट शुरू भएको बैठकमा सहभागी प्रतिनिधिहरूले हिजो अध्यक्ष वैद्य पेश गरेको राजनीतिक र महासचिव रामबहादुर थापाले प्रस्तुत गरेको सांगठनिक र संघर्ष सम्बन्धी प्रस्तावमाथि आफ्नो धारणा राखेका छन् हिजोदेखि कास्कीको पोखरामा शुरू भएको बैठकले संविधान सभाको दोस्रो निर्वाचनका विषयमा आधिकारिक धारणा तयार गर्ने बताइएको छ अध्यक्ष वैद्यले औपचारिक रूपमा निर्वाचन बहिष्कार गर्ने प्रस्ताव पेश गर्नु भएको छ वैद्यले पेश गर्नु भएको राजनीतिक प्रतिवेदनमा सर्वदलीय गोलमेल सभा दलीय सहमतिमा राष्ट्रिय संयुक्त सरकारको गठन र त्यसैबाट राजनीतिक निकास निकाल्नु गर्नुपर्ने उल्लेख गरिएको छ प्रतिवेदनमा राजनैतिक शक्ति र वैदेशिक प्रतिक्रियावादी शक्तिको पहलमा अलोकतान्त्रिक ढंगले गराउन लागेको निर्वाचनलाई नौटंकीको संज्ञा दिएको छ मंगलबारसम्म चल्ने बैठकमा समसामयिक राजनैतिक परिस्थिति नेताहरूको कार्यविभाजन लगायतका विषयमा पनि छलफल गरिने बताइएको छ निर्वाचन क्षेत्र निर्धारण आयोगले आगामी संविधान सभा निर्वाचनमा क्षेत्र निर्धारण गर्ने बारेमा सर्वसाधारणसँग राय सुझाव माग गरेको छ आज सार्वजनिक सूचना जारी गर्दै आयोगले आगामी मंगिर चार गते हुने निर्वाचनमा क्षेत्र निर्धारणको विषयमा सुझाव माग गरेको हो निर्वाचन पर्याजनका लागि ताहिर अली अन्सारीको अध्यक्षतामा क्षेत्र निर्धारण आयोग गठन भएपछि आयोगले आफ्नो काम अगाडि बढाएको हो आयोगको कार्य अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँ बानेश्वरमा सुझाव दिन सकिने आयोगले सूचना जारी गरेको छ आयोगले भोलि र पर्सि राजनैतिक दलसँग निर्वाचन क्षेत्र निर्धारणको बारेमा छलफल गर्ने भएको छ प्रधानमन्त्री एवं मन्त्री परिषद कार्यालयका सचिव कृष्णहरि बास्कोटाले गोर्खा र धादिङ जिल्लाको सिमानामा पर्ने बुढी गण्डकी जलविद्युत आयोजना निर्माणमा बजेटको अभाव नहुने प्रतिबद्धता व्यक्त गर्नुभएको छ रिपोर्टर्स क्लब नेपालले आइतबार आयोजना गरेको साक्षात्कारमा उनले बुढी गण्डकी प्राविधिक रूपमा सरल र कम खर्चिलो आयोजना रहेको र आयोजनालाई नेपालको लोडसेडिङ अन्त्यको प्रमुख उपायको रूपमा लिएर राष्ट्रिय गौरवको आयोजनाको रूपमा अघि बढाएको बताउनु भएको छ उहाँले राष्ट्रिय गौरवको कुनै पनि आयोजनामा बजेटको अभाव नहुने भन्दै प्रक्रिया शुरू भएपछि निर्धारित समयमै यो आयोजना निर्माण सम्पन्न हुने विश्वास व्यक्त गर्नुभएको छ सो परियोजनाको सम्भाव्य विस्तृत परियोजना रिपोर्ट र टेन्डरको विषयमा अध्ययन फ्रान्सेली कम्पनीले गरिरहेकोले उसले प्रतिवेदन दिने बित्तिकै आयोजना निर्माण प्रक्रिया अघि बढ्ने विश्वास व्यक्त गर्दै पाँच वर्षभित्र आयोजना बन्ने बताउनु भएको छ उहाँले जलविद्युतसँगै जलयात्रा विश्वकीय अग्लो बाघ मध्येको एक बाघ हेर्ने पर्यटक ल्याउने माछा पालन र माछा पालन र सिँचाइ आयोजना गरी बहुमुखी परियोजनाको रूपमा यसलाई बढाउने समेत स्पष्ट पार भएको छ काठमाडौँबाट मात्र सन्तानब्बे किलोमिटरको दूरीमा रहेको स्टोरेज आयोजनाबाट कम्तीमा छ सयदेखि पन्ध्र सय मेगावाट विद्युत उत्पादन हुनेछ भने करिब पैँतिस घर विस्थापित हुने भएका छन् वीरगंजमा गत बिहिबार राति चोरी भएको सिमेन्ट आज बिहान गाविसका एक पूर्व अध्यक्षको घरबाट बरामद भएको छ प्रहरी चौकी बहुनका अनुसार लखनपुर गाविस छमा निर्माण भइरहेको पुलका लागि आवश्यक पर्ने चालिस बोरा सिमेन्ट तथा एक क्विन्टल छड बिहिबार राति चोरी भएको थियो स्थानीयहरूले सामान चोरी भएको प्रहरीलाई जानकारी गराएपछि सामान खोजीमा रहेको प्रहरीले सोही गाविसका पूर्व अध्यक्ष इन्द्रम राउत ककटको घरबाट सिमेन्ट बरामद गरेको प्रहरी सहायक निरीक्षक गजेन्द्र शाहले जानकारी दिनुभएको छ हराएको चालिस मध्ये तेह्र बोरा सिमेन्ट आज बिहान गाविस अध्यक्ष ककटको घरबाट बरामद भएको थियो यसअघि उनकै घरबाट सत्ताइस बोरा सिमेन्ट प्रहरीले शुक्रबार बिहान बरामद गरेको थियो दार्चुलामा पहिरोमा परि दुई महिलाको आज मृत्यु भएको छ अन्य दुई घाइते भएका छन् छापरी गाविस आठ श्री बगडको पुरी ठुली पहिरोमा घाँस काट्न गएका महिला पहिरोमा परेका हुन् श्री बगडा छजना महिला घाँस काट्दै गरेको अवस्थामा माथिबाट आएको पहिरोले च्यापेर दुईजनाको मृत्यु भएको हो स्थानीय सुरेन्द्र बहादुर बमले दिएको जानकारी अनुसार मृत्यु हुनेमा छापरी गाविस आठकी छ्यालिस वर्ष सानमती बम र पैंतालिस वर्षीय धानदेवी बम रहेका छन् छजनाको समूहमा घाँस काट्दै गरेको अवस्थामा पहिरो आएपछि अन्य दुईजनालाई भागेर ज्यान जोगाएका थिए मृत्यु हुने महिलासँगै रहेका दुईजना घाइते भएको सुरेन्द्र बमले जानकारी दिएका छन् पाकिस्तानको पेसावर सहरमा भएको शक्तिशाली बम विस्फोटमा परि जनाको मृत्यु भएको छ उत्तर पूर्वी सहर पेसावरमा भएको उक्त विस्फोटमा परि अन्य उन्नाइसजना घाइते भएको पाकिस्तानी अधिकारीहरूले जानकारी दिएका छन् घटनाको जिम्मा हालसम्म कसैले दिएका लिएको छैन पेसावर सहरमा आदिवासी तथा विद्रोहीहरूको बसोबास रहेको कारण विस्फोट तथा आक्रमणका घटना भइरहने गरेको बेबिसीले उल्लेख गरेको छ र कन्फेडरेसन कप फुटबलको उपाधिका लागि आज आयोजक राष्ट्रिय राष्ट्र ब्राजिल र विश्व विजेता स्पेन भेट्दैछन् आज राति सालबाडोर बही आकुमा हुने खेलमा आयोजक राष्ट्र ब्राजिल घरेलु मैदानमा उपाधि उचाल्दै कन्फेडरेसन कप ह्याट्रिक गर्ने दाउमा रहेको छ विश्व विजेता स्पेन भने आफ्नो साग जोगाउने प्रयासमा हुनेछ अहिलेसम्म भएको आठ भेटमा ब्राजिलले चार जित हात पारेको छ भने दुई खेल गुमाएको छ दुई खेल भने गोलरहित बराबरीमा सकिएको छ उन्नाइस सय पचासको विश्वकपमा ब्राजिलले स्पेनलाई